नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकसङ्कारको व्यवसायमा प्राविधिक मित्र राज्यसँगै तपाईँकै लोकसङ्गीतको सहायत्री म मगर पनि उपस्थित भइसकेको छु सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहतसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो व्यवसायमा पनि नयाँ नयाँ लोक संगीतको साथ उपस्थित भइसकेका छौं हामी हरेक दिन उपस्थित हुने गर्छौं बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुन्छौं तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप पाँच मेगाहसमा कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाका राख्न चाहन्छु बम बम भोलि रामजी खाँड अनि कृष्ण गुरुङको सुमधुर आवाजमा सजिक लोकदोरी भाका अब तपाईँको लागि तिम्रो पर्खाइमा उनी मेरै सिन्दुरको पर्खाइमा उनी बाचा छ सँगै बिताउने जुनी जय जय जय बाबा बम बम भोले जय जय जय बाबा ए बम बम भोले माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ए माया गर्ने मान्छेलाई के बोले बोले कहिले काली भने कहिले चाली भने कहिले फुल्ची भने कहिले छुची भने ए महादेव ए महादेव माया गर्ने मान्छेलाई रित्ताको बेला के के बोले बोले ए माया गर्ने मान्छेलाई रित्ताको बेला के के बोले बोले ओ रिसाएपछि आँखै देख्दिन रिसाएपछि जय जय रे बाबा बम बम भोले जय जय रे बाबा ए बम बम भोले माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ए माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले कहिले काली भने कहिले जाली भने कहिले छुची भने कहिले छुची भने ए महादेव ए महादेव माया गर्ने मान्छेलाई रित्ताको बेला के के बोले बोले ए माया गर्ने मान्छेलाई रित्ताको बेला के के बोले बोले ओहो गर्ने मान्छेलाई रिसाको बेला के के बोले के के बोले भन्ने रामजी खाँड अनि कृष्ण गुरुङको सुमधुर आवाजमा सजिएको लुकदुरी भाकालाई कार्यक्रममा राखिसकेका छौँ कार्यक्रम लकझङ्कारको आजको बसाइमा भने यही सालमा निस्केका ती लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने कोसिस गरिराखेका छौँ दि पनि राखिराखेका छौँ तपाईँलाई थोरै भए पनि आनन्द दिने कोसिस गरिराखेका छौँ भर्खरै बजारमा आएका लोकदोरी तिजका भाकाहरूलाई कार्यक्रममा स्थान दिएर र कार्यक्रम लोकसंकारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौं नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौं बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुनेछौ मलाई प्राविधिक मित्र राज्यले सही गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर कार्यक्रममा ढिला नगरिकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु एउटा मिठो तीज गीत गीतबाट खुमन अधिकारी अनि सीता राणाको सुमधुर आवाजमा रहेको लोकदोरी भाका सरिल भन्ने अब क्रममा तपाईँको लागि मेरो दुःख सुख बिसाउने यति माया गर्दने किन होला बिसाउने आउने जाने गरे फो माया बनाउँछ सानो सानो कुरामा नरिसाउन सानो केही गल्ती भएमा सरिला रिसाउँदा त मेरो मोटु गलाउँछ तिमी रिसाउँदा त मेरो मोटु गलाउँछ तिमी रिसाउँदा मेरो मोटु मेरो मुटुमा Yo de छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नङको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरेङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न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 युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छपन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot dot com किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड सिलिङ वाल कुटिङ कर्निस बुट्टा तथा पार्टेसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरी पाइन्छ सम्पर्क कता डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन पोरपाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि samai kenangi dari Orpot, Isi Tat Hukum, Masulat. कार्यक्रममा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP log on गरेर कार्यक्रम लोकझङ्कारको आजको व्यवसायमा भने तीज गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ र ढिला नगरिकन एक क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट साइकल किन्न जाउँ पसल सरस्वती शर्मा अनि जानकी तारमी मगरको सुमधुर आवाजमा रहेको इलो भाका तपाईँको लागि मोटरसाइकल साइकल किन्न जाम पशुपति शर्मा अनि जानकी तारामी मगरको सुमधुर आवासमा रहेको यो तीस लोकदोरी भाकालाई कार्यक्रममा राखिसकेका छौं यिनै लोकदोरी भाकालाई कार्यक्रममा प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W dot radio Arpan com dot log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको युवसालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्रका लागि राजीलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकी लोकसङ्गीतको सहयात्री मधिवस मगर पनि कला पङ्गिनी र खुमन अधिकारीको सुमधुर आवाजमा सजिएको लोकदोरी भाका मगर भाषामा नमस्तेलाई झुरले भन्ने लोकदोरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै बिदा हुन्छु नमस्कार मगर सुरिना कालाको सुरले तिम्रो से से से भैना तेर लाउला यो सुरिलो कालाको सुरले यो सुरिलो कालाको सुरले यो सुरिलो गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो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 माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसीको डिस्कभर बाइक एक सय को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस यहु मेरो त सेभेन आयो मेरो त एट पोइन्ट फाइभ आयो मेरो त नाइन आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ तीन वटा किताब निकालिसक्नु भएका दशौं वर्ष आयल्स अध्यापनको अनुभव प्राप्त टिचर तेज कुमार दवाडीले यति फ्रेन्डली तरिकाले पढाउनुहुन्छ कि जो कोहीले पनि आयल्स जिआरीमा राम्रो नतिजा ल्याउन सफल हुन्छन् अर्को सिक्रेट कुरा थाहा छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube we have IELTS SAT, GRE, phonics class and intensive English language classes for all professionals. Also remember for interview preparation classes only at the next education consultancy. The Next Education Consultancy Private Limited, Line Sook Narayangarh, phone 056 571 091 571 091. <laughs> भरी मनैभरि भरी उमङ्ग छायो काउकुटी लगाई लगाई हँसाउन गाई जात्रा आयो कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकात्तर गीत र समय सापेक्ष व्यङ्ग्यको समायोजन एकै ठाउँमा <laughs> साथमा स्थानीय तथा राष्ट्रिय हास्य कलाकारहरूको बेजोड प्रस्तुति यही साउन छब्बिस गते सोमबार बिहान एघार बजेको अर्पण खबर पछि चार बजेसम्म मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा